नमस्कार अनि शुभ प्रभात दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा तपाईँलाई स्वागत छ प्राविधिक मित्र राजसँगै आवाजबाट सोम उपस्थित भइसकेको छु अर्पण सबैका लागि सुन्दैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु पाएको छ कार्यक्रम शुभ बिहानीमा हामी विशेष गरी आजको पञ्चाङ्ग त्यसै गरी राशिफल रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसम्म प्रसारण हुने कार्यक्रमको रूपरेखा र तपाईँले नै पठाउनु भएको जन्मदिनका शुभकामना प्रस्तुत गर्ने गर्छौँ कार्यक्रमको थालन गरौँ आजको पञ्चाङ्गबाट आज मिति दुई हजार सत्तरी साल श्रावण तिन गते बिहिबार दशमी तिथि नेपाल सम्बत एघार सय तेत्तिस सन् दुई हजार तेह्र सन् दुई हजार तेह्र जुलाई अठार तारिक लाग्यो राशिफल राशिफलतर्फ सुरुमा मेष राशिबाट मेष राशि मेष राशि हुने तपाईँको लागि आजको दिन एकदम राम्रो रहेको देखिन्छ महिनाको अन्त्यतिर केही फाइदा हुने खालको समय पनि छ सोचेर अगाडि बढ्नुहोला वृष राशि हुने तपाईँको लागि अरूको सेवा र सहयोग मिल्नेछ तपाईँको कामको प्रशंसा अरूले पनि गर्नेछन् आनन्दको सास फेर्नुहुनेछ यात्रामा राम्रो सफलता मिल्नेछ मिथुन राशि मिथुन राशि हुने तपाईँको लागि आजको दिनमा कृषि तथा जागिर दुवैतिरबाट खासै नराम्रो समय भने छैन तपाईँको बोलीले भरमा बोलीको भरमा तपाईँको काम सम्पन्न हुने देखिन्छ अरूले तपाईँको सम्मान गर्नेछन् कर्कट राशि कटकुट राशि हुने तपाईँको लागि टाउको दुख्ने पेट दुख्ने खालको समस्या रहनेछ खानपिनमा एकदम ध्यान पुर्याउनु भयो भने समस्या पुर्याउनु भयो भने त्यस्तो खालको समस्या देखिने छैन जागिरबाट पनि राम्रै आर्थिक लाभ हुनेछ सिंह राशि सिंह राशि हुने तपाईँको लागि आज एकदमै राम्रो समय आएको छ बौद्धिक तथा रचनात्मक काम बन्ने खालको समय पनि देखिन्छ सामाजिक सेवामा तपाईँको मन जानेछ कन्या राशि कन्या राशि हुने तपाईँको लागि नराम्रो भन्न मिल्ने खालको समय देखिन्न राम्रो काम बन्ने खालको समय पनि छ सामान्य विवाद हुनेछ केही बोल्दा विचार गरेर मात्र बोल्नुहोला तुला राशि हुने तपाईँको लागि धार्मिक तथा सामाजिक काम बन्ने देखिन्छ पढाइ लेखाइबाट राम्रो प्रगति पनि हुन सक्ने देखिन्छ केही नराम्रो समाचारले मन खिन्न बनाउनेछ वृश्चिक राशि हुने तपाईँको लागि त्यति छिट्टै विश्वास गर्नु राम्रो देखिन्न अपजस आउन सक्छ शरीरमा केही त्यस्तै पीडा हुने समस्या पनि देखिन सक्छ धनु राशि हुने तपाईँको लागि निर्माण कार्यमा मन जाने देखिन्छ जग्गा जमिनको कारोबारबाट उचित लाभ हुने खालको समय पनि छ सोचेर अगाडि बढ्नुहोला मकर राशि हुने तपाईँको लागि जागिरबाट राम्रो प्रगति हुने योग छ प्राकर्म स्थानको राम्रो दर्शन पाउनुहुनेछ र सोचेर अगाडि बढ्नु भयो भने राम्रो पनि हुनेछ कुम्भ राशि हुने तपाईँको लागि लाभ हुने समय आएको छ ठुला ठुला कठिनाईबाट सुर्खरा मिल्नेछ नयाँ काम थाल्नु हुने दिन रहेको छ र अन्तिममा मेन राशि हुने तपाईँको लागि सामाजिक काममा लाग्नु पर्ने देखिन्छ तपाईँको आजको खर्च पनि बढी होला जस्तो देखिन्छ शरीरमा भने ठिक्कै रहनेछ वास्तवमा बाह्र राशिफलले जे जसो भने पनि हामी सही तरिकाबाट आजको कामलाई अगाडि बढायौँ भने अवश्य पनि हाम्रो काम सही रहनेछ तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट विश्वभर हामीलाई सुन्नु भएको छ दैनिक बिहानी प्रस्तुति शुभ बिहानीमा छौँ अब भने लागौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूबाट प्रसारण हुने कार्यक्रमको रूपरेखातर्फ तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिरहनु भएको छ यस लगती नारी सरोकार सुन्न सक्नुहुनेछ आठ बजीसम्म सम्झनाको साथमा आठ बजेको समय हो ट्राफिक खबर ट्राफिक खबर लगती मेरो देश मेरो गौरव सुशीलको साथमा नौ बजेको समय हो नेपाली समाचार नेपाल बाढी समाचार लगती लोकसङ्कार सुन्न सक्नुहुनेछ लोकसङ्कार लगती दस बजेको समय हो अर्पण समाचार अर्पण समाचार लगती सचेतना एघार बजीसम्म सुन्न सक्नुहुनेछ भने एघार बजेको समय अर्पण खबर अर्पण खबर लगती जस्ट पर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजीसम्म बाह्र बजेको समय हो नेपाल वाणी समाचार नेपाल वाणी समाचार लगतै नन स्टप बलिउड सुन्न सक्नुहुनेछ एक बजेसम्म एक बजेको समय अर्पण खबरको अर्पण खबर लगतै अफलाइन चोइस दुई बजीसम्म दुई बजेको समय अर्पण समाचारको अर्पण समाचार लगतै अर्पण समर्पण तपाईँ सुन्न सक्नुहुनेछ तिन बजेसम्म र तीन बजेको समय हो नेपाल वाणी समाचारको नेपालवाणी समाचार लगत्तै हँस्य व्यङ्ग्य नवीन सुनमा साथमा सुन्न सक्नुहुनेछ चार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै तपाईँले रोजाइमा भाग पाँच बजीसम्म सुन्न सक्नुहुनेछ पाँच बजेको समय अर्पण बुलेटिनको अर्पण बुलेटिन लगत्तै तपाईँले पाँच तिसदेखि चौबिससम्म विभिन्न गीत सङ्गीत छ बजेको समय हो नेपाल वाणी समाचारको नेपाल वाणी समाचार लगत्तै छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सात बजेको समय हो अर्पण शुभ साँझको लभकुश मोबाइल पसलले प्रायोजन गरेको छ माफ गर्नुहोला अर्पण शुभ साँझ हो त्यसै गरी छ बजेको छ सातिसदेखि आठ बजीसम्म तपाईँले सिआइएन साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेको समय हो नेपाल बाढी समाचारको आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि तपाईँले दस बजीसम्म श्रुति सम्वेक सुन्न सक्नुहुनेछ माफ गर्नुहोला डिआर कल्याणको साथमा मेरो कथा सुन्न सक्नुहुनेछ र मेरो कथा लगत्तै तपाईँले दस बजेको समय नेपाल एफएम समाचार र नेपाल एफएम समाचार लगत्तै खोलधुलै डट कम रेडियो अडियो काठमाडौँबाट एघार बजेसम्म सुन्न सक्नुहुनेछ बेलुका एघार बजीबाट भोलि बिहान चार बजीसम्म विश्राम लिनेछौँ भोलि बिहान चार बजे धर्म र विज्ञान पर्व सुनमा सँगसँगै उपस्थित हुने गर्छौँ र पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँले प्रभात बाँडी सुन्न सक्नुहुनेछ छ बजेको समय हो सिआइएन साझ खबर छत्तिसदेखि सात बजीसम्म तपाईँले बाढी बह सात बजेको समय अर्पण स्थानीय समाचार र अर्पण स्थानीय समाचार लगत्तै शुभ बिहानीको अर्को नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौँ यो त रह्यो रेडियो अर्पणको उन्नाइस घन्टे प्रसारणमा प्रसारण हुने कार्यक्रमको रूपरेखा अब लागौँ जन्मदिनको शुभकामनातर्फ सर्वप्रथम त आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु र आज जन्मदिन पर्नेमा हुनुहुन्छ रविना आचार्य हुनुहुन्छ तिन वर्ष पुरा गरी चार वर्षमा प्रवेश गर्नु भएकोमा उहाँलाई जन्मदिनको धेरै धेरै साथी उत्तर उत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु उहाँलाई शुभकामना दिनहरूमा हुनुहुन्छ हजुरबुबा प्रेमनारायण आचार्य हजुरआमा टेकमाया आचार्य त्यसै गरी बुबा रेशम आचार्य मम्मी रमा आचार्य ठुलो बुबा चुनामणि आचार्य ठुली आमा सुशीला आचार्य अङ्कल नवीन आचार्य उन्ठी लीला आचार्य दाजु अभय आचार्य र भाइ अमृत आचार्य लगायत सम्पूर्ण आचार्य परिवार र पवित्र किनारा स्टोर्सले चाहिँ उहाँलाई जन्मदिनको शुभकामना दिनुभएको छ त्यस्तै गरी जन्मदिन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 Study in Japan, intake January and April 2014. Presented by Mr. Seiryo Katsuki. College and school located at Tokyo, Osaka, Nagoya, Saitama, Yokohama, Chiba, Fukuoka, Okinawa. Venue Nippon Seminar Hall. Seminar हुने मिति दुई साउन पाँच गते शनिबार नारायणगढ चितवन दुई साउन छ गते आइतबार Ratnanagar Tadhi Chitwan contact Nippon educational centre सही चोक नारायणगढ चितवन फोन नम्बर शून्य छपन्न पाँच एकहत्तर शून्य चौवालिस मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न सन्ताउन्न आठ सय छ्यासी टाढी सम्पर्क फोन शून्य छपन्न छ पन्चानब्बे छ सय चौन्न मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न एघार शून्य पचपन्न time eleven AM to two PM नवप्रतिभाको गायन कलाको सम्मान गर्दै चितवन चलचित्र कलाकार सङ्घ प्रस्तुत गर्दछ चितवन आइडल दुई हजार सत्तरी तपाईँकै ठाउँ टाढी नारायणगढ टनौली बजार र नवलपरासीको कावसोतीमा अडिसनको लागि हामी छिट्टै आउँदैछौ उपाधि विजेताले प्राप्त गर्नुहुनेछ नगद रु पचास हजार गाउने अवसर साथमा अन्य थुप्रै आकर्षक पुरस्कार पनि फारम शुल्क दुई सय पचास मात्र फारम पाइने स्थान श्रुति सङ्गीत पाठशाला नारायण स्मार्ट एजुकेसन स्टोर भण्डारा हाम्रो स्टेसनरी रामपुर बजार प्रितम इन्टरप्राइजेस चनौली बजार मनोकामना सपना पुस्तक पसल मनहरी विद्यार्थी पुस्तक पसल Indrachowk Kawasoti Sonika mobile house high school road Tadhi Krishna photo स्टुडियो पर्सा बजार थप जानकारीको लागि मोबाइल अन्ठानब्बे एक बाह्र तेइस छ सय बयासी र अन्ठानब्बे चार पचास उनसत्तरी चार सय उन्तिस ओए सुन्न श्रेयाले त बैङ्कमा नाम निकाली छ नि ए हो र कसरी सम्भव भएछ त बैङ्कमा नाम निकाल्नलाई बकुलहर चोकमा रहेको मोडर्न कम्प्युटर एन्ड एजुकेसन सेन्टरमा बैङ्किङ ट्रेनिङ लिएको रहेछ